aku

caminho भन्दा हात समय तानी थियो छाडी जानी विश्वासघातीले गर्दानी अथाहा गर्दानी अथाहा मनभित्र छन् थियौ छाडी जाने विश्वासघातीले मर्छु भन्दा त समय तानी थियो छाडी जाने